हुनेको माया र धनु हुनेको मायामा मन हुनेको माया र धनु हुनेको मायामा के फरक पायो को माया भई बस्ने मुटु पनि दुख्ने गरायो आफै बस्ने मुटु पनि अघि पराईले तिमले उड्ने घुम्टो खोल्यो मेरे अघि पराईले तिमले उड्ने घुम्टो खोल्यो छटपटीले भन्दिनामा मेरो छाती कति पोल्यो छटपटीले भन्दिनामा मेरो छाती कति पोल्यो लौ भना ढाँटेरै भन मैले गर्ने माया र उसले गर्ने मायामा के फरक पायो चलाउँदा मलाई सम्झिरहन्छु होला पराईले वचन लाउँदा मलाई सम्झिरहन्छु होला मैले दिएको रुमाल चिनो आँसु झरी धुन्छौ होला मैले दिएको रुमाल चिनो आँसु झरी धुन्छौ होला लौ भना माया ढाटेरै भन जुनी भरको माया र क्षण भरको माया